यस अर्पण टाइम चेकको साथमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन अहिले दिउँसोको दुई बज्यो अहिले दिउँसोको दुई बज्यो सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बालरोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन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 चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्क माथि मोबाइल नम्बर अन्ठानब्बे चार छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैँतालिस शून्य चौध खबर अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट ए माओवादीले आजदेखि चुनावी अभियान थाल्ने चुनावी सहकार्यका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक पनि बस्दै नेपाली कंग्रेसको प्रशिक्षकको प्रशिक्षण एक दिन ढिलो गरी आज सकिँदै पोखरामा बर्ड फ्लूको संक्रमण बढ्न थालेपछि सरकारद्वारा पञ्चजन्य वस्तुको सारप्रसारमा प्रतिबन्ध लगाउने तयारी पाकिस्तानमा आज राष्ट्रपति निर्वाचन हुँदै पाकिस्तानको उत्तर पश्चिममा रहेको एक जेलमा उग्रवादी समूहले आक्रमण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 कम्युनिष्ट पार्टीका संस्थापक एवं पार्टीका संरक्षक नरबहादुर कर्मचारीको श्रद्धाञ्जली सभा गरेर अभियान शुरू गर्ने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो पहिचान सहितको संहिता संहिता सहितको संविधान दोस्रो संविधान सभा चुनावका लागि जनसम्बन्ध अभियान भने मूल नारासहित शुरू हुने चुनावी अभियान भदौ दस गतेसम्म चल्ने एकीकृत माओवादीले जनाएको छ चुनावी सहकारीका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दैछ अहिले केबेरमा एकीकृत माओवादी कार्यालयको टुरपेटाणामा बस्ने बैठकमा आउने चुनावमा गर्न सक्ने सहकारी संयुक्त चुनावी घोषणा पत्रलाई केन्द्रित गरेर छलफल हुनेछ त्यस्तै निर्वाचन क्षेत्र निर्धारणका विषयमा भइरहेको विवाद गठबन्धनको तर्फबाट आफ्नो धारणाका विषयमा पनि कुराकानी हुने प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो उहाँका अनुसार चुनावसँग सम्बन्धित सबै विषयमा छलफल गरेर समान धारणा बनाउने विषयमा छलफल केन्द्रित हुनेछ गठबन्धनमा विघटित सरकारमा रहेका सबै दलहरू सहभागी छन् नेपाली कंग्रेसको प्रशिक्षक प्रशिक्षण एक दिन ढिलो गरी आज सकिँदैछ चुनावमा देशव्यापी अभियान चलाउने नीति अनुसार तीन दिने प्रशिक्षक प्रशिक्षण हिजो सक्ने कार्यतालिका भए पनि एक दिन ढिला गरी आज सकिन लागेको हो प्रमुख नेताहरूको सम्बोधनसहित प्रशिक्षण सकिने कंग्रेसले जनाएको छ आज प्रशिक्षण कार्यक्रमको समापन गर्दैसँगै चुनावी अभियान पनि शुरू गर्ने प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिनुभयो कंग्रेस केन्द्रीय समिति नेति तथा प्रशिक्षण प्रतिष्ठानले शनिबारदेखि शुरू गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट तीन सय भन्दा बढी प्रशिक्षक तयार हुनेछन् आज प्रशिक्षण सकिएपछि शिक्षक प्रशिक्षकहरूलाई जिल्ला जिल्लामा पठाइने प्रवक्ता बडुले जानकारी दिनुभयो पचहत्तरै जिल्लाका दुई निर्वाचन क्षेत्रमा जनतालाई पार्टीको नीति तथा कार्यक्रमको बारेमा सुसूचित गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको कंग्रेसले जनाएको छ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समरण सदस्य चितोले आज प्रमुख जिल्लाधिकारी मार्फत अन्तरिम मन्त्री परिषदका अध्यक्ष समक्ष ज्ञापन पत्र पेश गरेको छ आगामी संविधान सभाको निर्वाचनमा आदिवासी जनजाति दलित मुस्लिम मधेसी लगायतको प्रतिनिधित्व हुने गरी समानुपातिक सिटको व्यवस्था गरिनुपर्ने माग गर्दै महासंघले आज ज्ञापन पत्र पेश गरेको हो आदिवासी जनजाति महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत आज ज्ञापन पत्र पेश गरेको हो बादरकाउ फुकाउ सम्बन्धी चार दलको एघार बुझे सम्झौता लगायत संविधानको दोस्रो निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति महासंघले गम्भीर ध्यान आकर्षण भएको ज्ञापन पत्रमा उल्लेख छ दलहरूको यस किसिमको सहमतिले सघि नेपाल सरकार आदिवासी जनजाति महासंघ महासंघबीच भएको बीच विदेश सम्झौताको लघन हुनेतर्फ सचेत रहन मन्त्री परिषद अध्यक्षलाई ज्ञापन मार्फत ध्यान आकर्षण गराएको छ संविधान सभाको निर्वाचन सम्बन्धमा नेपालको अन्तरिम संविधानको पूर्ववत व्यवस्था तथा दल सम्बन्धी संविधान सभा निर्वाचन ऐन दुई हजार चौसठीको व्यवस्था बमोजिमको दल प्रतिनिधित्वको व्यवस्थालाई यथावत कायम गर्न महासंघले माग गरेको छ साथै महासंघले सरकारसँग विगतमा भएको विविध सहमतिको पूर्ण कानून गराउन समेत माग गरेको छ आज जिल्ला प्रशासन कार्यालय पुगे महासंघ चितवन पदाधिकारी तथा जनजाति अगुवाहरूले ज्ञापन पत्र बुझाएको हो बर्ड फ्लूको संक्रमण बढ्न थालेपछि सरकारले पञ्चजन्य वस्तुको सारपोसारमा प्रतिबन्ध लगाउने तयारी गरेको छ सम्बन्धित सबै निकायसँगको छलफलपछि प्रतिबन्ध लगाउने तयारी भएको पशु स्वास्थ्य निर्देशनाले जनाएको छ पहिलो चरणमा काठमाडौँ उपत्यकालाई केन्द्रित गरी पञ्चजन्य वस्तुको आयातमा प्रतिबन्ध लगाइने निर्देशनालयका कार्यक्रम निर्देशक डाक्टर विजयकान्त झाले बताउनुभयो मंगलबार आज काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्लाधिकारीहरूबाट ठोस निर्णय आएपछि यसबारे निर्णय हुने उहाँले बताउनुभयो बर्ड फ्लू नियन्त्रणको लागि एक हप्तासम्म जाने वस्तुको सारप्रसारमा रोक लगाउने सरकारको गृह कार्य छ डाक्टर झाका अनुसार बर्ड फ्लू नियन्त्रण गर्न तत्काल उपत्यकाभित्र नै पञ्चीमा प्रतिबन्ध लगाउने र त्यसपछि अवस्था हेरेर बाहिरी जिल्लामा पनि लगाइने तयारी छ अहिले बर्ड फ्लू भेटिएका ठाउँहरूमा संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाइएको उहाँले बताउनुभयो किसान व्यवसाय र उपभोक्ताले जैविक सुरक्षा बनाएर कुखुरा फार्मबाट निस्कने फोहोर व्यवस्थित गरे यसको संक्रमण बन्न नपाउने विज्ञहरू बताउँछन् बर्ड फ्लूको संक्रमण देखिने बित्तिकै मानिसमा सर्ने सम्भावना नभए पनि सावधानी भने अपनाउनु पर्ने पञ्चविज्ञ डाक्टर प्रदीप चन्द्र भट्टराईले बताउनुभयो सुर्खेतको काँक्रे बिहारमा बुद्धको मूर्ति स्थापना गर्नुपर्ने माग गर्दै संयुक्त सरकार समितिले सिंहदरबार घेराउ गरेको छ बिहान नौ बजेदेखि दुई घण्टा भएको सिंहदरबार घेराउको कारण यातायात व्यवस्था प्रभावित भएको थियो भद्रकाली माइतीघर बदला हनुमान थान र पुतली सड़क पदोदय मोडमा भएको घेराउ कार्यक्रम सके पनि त्यस क्षेत्रमा गाडीको चाप रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ काँक्रे बिहारमा बुद्धको मूर्ति स्थापना गर्न सरकारले रोक लगाएको विरोधमा काँक्रे बिहार संयुक्त सरकार समितिले साउसा सात गतेदेखि दबावपूर्ण कार्यक्रम गर्दै आएको छ मन्त्री परिषदका अध्यक्ष राज रेग्मीले वार्ताबाट समाधान खोज्न सकिने भन्दै आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरिसक्नु भएको छ आज सुन चाँदीको भाव केही बढेको छ सुनको भाव तोलामा तीन सय रुपियाँले बढेर बाहन्न हजार छ सय रुपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ सोमबार सुनको भाव बाहन्न हजार तीन सय रुपियाँ थियो त्यस्तै चाँदीको भाव पाँच रुपियाँले बढेको छ चाँदी तोलामा आठ सय पच्चिस रुपियाँमा किनबेच भइरहेको महासंघले जनाएको छ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ संरक्षणको लागि ठूलो धनराशि खर्चे पनि चितवन राशि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 पार्टीका बजिहुद्दिन मोहम्मद लेखिएका छन् पाकिस्तानमा मेमा भएको आमजनामा जित हासिल गरेपछि को तर्फबाट नवाफ शरीफ प्रधानमन्त्री बनेका थिए पाकिस्तानमा राष्ट्रपति निर्वाचनमा संसद सदस्य र चार प्रान्तका लागि विधानसभाको सदस्यको लागि मतदान गर्ने प्रावधान रहेको छ पाकिस्तानको उत्तर पश्चिममा रहेको एक जेलमा उग्रवादी समूहले आक्रमण गरेको छ समूहले जेलबाट झण्डै तीन सय कैदीलाई भगाएको दावी गरेको छ प्रहरीले भने जेलबाट फरार हुने कैदीको संख्या के नभएको र दर्शनौ भाग्यका हुन सक्ने आशंका गरेको छ उग्रवादी समूहले जेलमा श्रृङ्खलाबद्ध विस्फोट ग्रेनेड ग्रेनेड मार्फत आक्रमण गरेको प्रहरीले जनाएको छ आक्रमणकारीहरू प्रहरीको पोसाक लगाएर आएका स्थानीय अधिकारीहरूले बताएका छन् यो जेलमा सयौं तालिबान प्रतिबन्धित समूहका लडाकुहरूलाई राखिएको छ केही दिनअघि जेलमा आक्रमण गर्ने धम्की पत्र आएको तर यति र यसरी आक्रमण होला भनेर अनुमानले नलगाएको जेल विभागका प्रमुख खालिद अब्बासको भनाइ छ तालिबान प्रवक्ता सहिल उद्दा साहिदले आक्रमणको जिम्मा लिएको अन्तर्राष्ट्रिय संसार माध्यमले जनाएका छन् खेल समाचार सन् दुई हजार पन्ध्रमा हुने आइसिसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार भारत आफ्नो पहिलो खेलमा पाकिस्तानसँग भिड्ने भएको छ भारतले सन् दुई हजार एघारमा फाइनलमा श्रीलंकालाई हराउँदै अठाइस वर्षपछि विश्वकपको बाधु जित्न सफल भएको थियो खेल तालिका अनुसार समूह एमा Australia New Zealand England Sri Lanka Bangladesh रहेका छन् भने समूहमा भारत र पाकिस्तानसँगै दक्षिण अफ्रिका वेस्ट इण्डिज र जिम्बावे आयरल्याण्ड रहेका छन् दुई हजार पन्ध्रको चौध फेब्रुअरीदेखि शुरू हुने विश्वकपको आयोजकको जिम्मेवारी अस्ट्रेलिया र न्यूजील्याण्डले संयुक्त रूपमा लिएका छन् पहिलो खेल अस्ट्रेलिया र बीच हुनेछ र स्टाफ अन्डर सिक्सटिन च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपाल र भारत भेट्दैछन् फाइनल खेल अपराह चार बजे दशरथ रङ्गशालामा हुनेछ नेपाली टोली उच्च मनोबलको साथ मैदानमा उत्रने प्रशिक्षक बालगोपाल महर्जनले बताउनुभयो घरेलु मैदान र दर्शकको साथ पाएको नेपाली टोली आत्मविश्वासको साथ मैदानमा उत्रने उहाँले बताउनुभयो समूह चरणकै तीनवटै खेल जितेको नेपालले सेमी फाइनलमा बंगलादेशलाई पाँच एकको फराकिलो अन्तरले पराजित गरेको थियो भारत भने अफगानिस्तानलाई हराउँदै फाइनलमा पुगेको हो प्रतियोगिताको पहिलो संस्करणमा संस्करणमा तेस्रो भएको नेपाली टोली दोस्रो संस्करणमा भने उपाधि जित्न आतुर देखिएको छ त्यस्तै तेस्रो स्थानको लागि नेपाली सेनाको राजदल गण खेलमा अफगानिस्तान र बंगलादेश भेट्दैछन् यी दुई टोलीबीचको खेल भने अहिले केबेरबाट नै शुरू हुँदैछ समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक ए माओवादीले आजदेखि चुनावी अभियान थाल्ने चुनावी सहकार्यका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठक बस्दै नेपाली कंग्रेसको प्रशिक्षक प्रशिक्षण एक दिन ढिलो गरी आज सकिँदै कुखुरामा बर्ड फ्लूको संक्रमण बढ्न थालेपछि सरकारद्वारा पञ्चजनी वस्तुको सारपसारमा प्रति पाकिस्तानमा आज राष्ट्रपति निर्वाचन हुँदै पाकिस्तानको उत्तर पश्चिममा रहेको जेलमा उग्रवादी समूहले आक्रमण तीन सय कैदीलाई भगाएको दावी र सन् दुई हजार पन्ध्रमा हुने आइसिसी विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक साफ अन्डर सिक्सटिन च्याम्पियनसिपको फाइनलमा आज घरेलु टोली नेपाल र भारत भेट्दै हवस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार